पक्राउ अमेरिकामा संचार संस्था र अपराधबारे रिपोर्टिङ गर्ने पत्रकारलाई बढी सुरक्षा दिने नयाँ निर्देशिका सार्वजनिक चर्चित भारतीय अभिनेता प्राणको निधन र इङ्ग्लिस फुटबल क्लब फुलिहामको स्वामित्व पाकिस्तानी मूलका अमेरिकी अर्बपति शाहिद खानद्वारा खरिद नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको साँझ पाँच बजेको अर्पण बुलेटिनमा स्वागत छ म ध्रुवराज खनाल अन्तरिम चुनावी मन्त्री परिषदका अध्यक्ष किलराज रेग्मीले आसन संविधान सभाको चुनाव सफल बनाउन सबैसँग आग्रह गर्नु भएको छ देशको सबै पक्षको विकासका लागि समाज र राष्ट्रको स्थायित्वको साथसाथै शान्ति आवश्यक रहेकाले संविधान सभाको चुनाव सफल बनाउन उहाँले आग्रह गर्नुभयो भानुभक्त आचार्यको दोस्रो शतवार्षिकीको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा अध्यक्ष रेग्मीले जनमुखी र पूर्ण लोकतान्त्रिक संविधान निर्माण गर्नका लागि आगामी संविधान विधानसभाको निर्वाचनलाई सफल पार्नुको कुनै विकल्प नरहेको बताउनुभयो नेपालमा साहित्यिक क्षेत्रको विकासमा सन्तोषजनक सफलता हासिल भएको विश्वास व्यक्त गर्दै रेग्मीले संस्कृति संरक्षणको लागि राज्यको तर्फबाट पहल भइरहेको बताउनुभयो एकीकृत नेकपा माओवादीले चुनावबारे आफ्नो धारणा स्पष्ट पार्न नेकपा माओवादीलाई आग्रह गरेको छ एकीकृत माओवादीका प्रवक्ता अग्नि सापकोटाले आज पत्रकार सम्मेलन गरी चुनावबारे नेकपा माओवादी स्पष्ट भएर आउनुपर्ने बताउनुभयो नेकपा माओवादीले चुनाव सार्नुपर्छ भनेर गरेको मागलाई सापकोटाले बिथोल्न खोजेको भनेर टिप्पणी गर्नुभयो चुनाव सार्नुपर्छ भनेको बिथोल्नु हो प्रवक्ता सापकोटाले कुनै पनि हालतमा चुनाव नसर्ने दावी गर्दै भन्नुभयो मङ्सिर चार गतेको चुनाव हुन्छ चुनाव सर्दैन मन्त्री परिषद विस्तार उच्च स्तरीय समिति विस्तार र समानुपातिक सिट बढाउन गर्ने तयार रहेको सापकोटाले बताउनुभयो मङ्सिरमा चुनाव नभई सरकारको औचित्य समाप्त हुने र राजनैतिक सङ्कट पर्ने सापकोटाले बताउनुभयो नेता बाबुराम भट्टराईले उपाध्यक्ष पद त्यागेकोमा धेरैले फिर्ता लिन आग्रह गरेको र यसबारे विस्तारित बैठकले टुङ्गो लगाउने बताउनुभयो निर्वाचन आयुक्त डाक्टर रामभक्त ठाकुरले मङ्सिर चार गते जुनसुकै हालतमा संविधान सभाको चुनाव हुने बताउनु भएको छ आज रौतडमा भएको पत्रकार सम्मेलनमा उहाँले निर्वाचन आयोगले निर्वाचनको सबै तयारी पूरा गरिसकेको भन्दै चुनाव गराउन आयोग समक्ष रहे सक्षम रहेको बताउनुभयो आयोगले विद्युतीय प्रविधिबाट चुनाव गराउन चाहे पनि दलहरूको संख्या धेरै भएपछि प्राविधिक कठिनाई पर्ने भएकाले अहिलेलाई यो प्रविधि लागू गर्न नसकिने बताउनुभयो आयोग दर्ता भएका छब्बिसवटा दलको चुनाव चिन्ह दोहोरिएकाले निर्वाचन आयोगले छानबिन गरिरहेको ठाकुरले बताउनुभयो एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले सबै समस्याको निकासका लागि निर्वाचन एकमात्र विकल्प भएको बताउनु भएको छ आज बिहान पार्टी कार्यालय बल्खुमा गरेको कार्यक्रममा उहाँले वर्तमान अवस्थामा निर्वाचन र संविधान निर्माण नै प्रमुख विषय भएको बताउनुभयो संविधान बनाउन धेरै समय नलाग्ने भन्दै नेता नेपालले तीन महिनामा संविधान बनाइसक्ने दावी समेत गर्नुभयो अल्जीहरूले मात्र संविधान बन्न वर्षौँ समय लाग्ने बताउने गरेको उहाँको टिप्पणी थियो देशलाई निकास दिन अनावश्यक कुरा उठाएर दलहरू वा कसैले पनि निर्वाचन बेथोल्ने काम गर्न नहुने उहाँले बताउनुभयो मधेसी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तिथि मात्रै घोषणा गरेर निर्वाचन सम्भव नहुने बताउनु भएको छ उहाँले निर्वाचनका लागि आवश्यक वातावरण नबनेको बताउनुभयो उहाँले निर्वाचनका लागि सरकार प्रमुख खिलराज रेग्मीले प्रधान न्यायाधीश पदबाट राजीनामा दिनुपर्ने जनसङ्ख्याको अनुपातमा निर्वाचन क्षेत्र निर्धारण गरिनुपर्ने सबै मतदाताको नाम मतदाता नामावलीमा उल्लेख हुनुपर्ने र समानुपातिक सिट प्रतिशत विगत झैँ यथावत राखिनुपर्ने जस्ता माग सम्बोधन नभई निर्वाचन सम्भव नहुने चेतावनी दिनुभयो मधेस सञ्चार सञ्जाल नेपालद्वारा राजधानीमा आज आयोजित अन्तर्क्रियामा उहाँले लोकतन्त्रको सम्मानका लागि लागि भए पनि रेग्मीले न्यायालयबाट राजीनामा दिनुपर्ने बताउनुभयो अर्को प्रसङ्गमा उहाँले अवसरवादीहरूसँग पार्टी एकता वा मोर्चा सम्भव नरहेको भन्दै त्यसलाई मधेसमा नङ्ग्याउने चेतावनी दिनुभयो सोही कार्यक्रममा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले पनि जनसङ्ख्या अनुपातमा मधेसमा निर्वाचन क्षेत्र निर्धारण नभए मान्य नहुने चेतावनी दिनुभयो उहाँले मधेसी दलबीच एकता वा मोर्चाको रटान भए पनि त्यसअनुसार व्यवहारमा केही नभएको उल्लेख गर्नुभयो नेपाली कङ्ग्रेसका सभापति सुशील कोइराला आज स्वदेश फर्किँदै हुनुहुन्छ जिब्रोको उपचारका लागि गएको तेह्र गते कोइराला अमेरिकाको न्युयोर्क जानुभएको थियो कोइराला आज बेलुकी काठमाडौँ आइपुग्ने कार्यक्रम रहेको नेपाली कङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव चिनकाजी श्रेष्ठले जानकारी दिनुभयो अमेरिका बसाएका क्रममा कोइरालाले न्युयोर्कको स्नोल्यान्ड क्यान्सर अस्पतालमा जिब्रोको नियमित परीक्षण गराउनु भएको थियो फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्न छुट्ने भएपछि कोइरालाले अमेरिका बसाई छुट्याउनु भएको उहाँको निजी सचिवालयले जनाएको छ संविधानसभा चुनावका लागि लागि निर्वाचन आयोगले असार मसान्तसम्म नाम दर्ता गर्ने समय तोकेको छ कङ्ग्रेस सभापति कोइरालाले अहिलेसम्म नाम दर्ता गर्नु भएको छैन आदिकवि भानुभक्त आचार्यको दुई जन्म जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइएको छ विक्रम सम्बत अठार सय एकहत्तर असार उनातिस गते तनहुको चोधी रम्घामा आचार्य जन्मनु भएको थियो संस्कृत भाषाको रामायणलाई नेपालीमा उल्था गरेर भानुभक्तले नेपाली साहित्य र भाषामा महत्त्वपूर्ण योगदान गर्नुभएको छ उहाँको प्रश्नोत्तर र भक्तमाला रामगीता जस्ता उत्कृष्ट कृति र फुटकर कविता पनि उत्तिकै चर्चित छन् भानुभक्तका पाण्डुलिपिलाई सङ्ग्रह गरेर मोतीराम भट्टले पुस्तकारमा प्रकाशित गरेपछि उहाँ साहित्यमा चिनिनु भएको हो भानुभक्तको जन्म धनञ्जय आचार्य र धर्मावती देवीका पुत्रको रूपमा तनहुको रम्घामा विक्रम सम्बत अठार सय एकहत्तर असार उनातिस गते भएको थियो बाजे कृष्ण श्रीकृष्ण आचार्यबाट शिक्षा पाएका उहाँले एउटा घाँसीको घाँस काटेर पाटी पौवा बनाउने इच्छाबाट केही न केही गरी नाम कमाउने प्रेरणा पाउनु भएको थियो भाषा साहित्य संस्कृति धर्म दर्शन परम्परा चरित्र मर्यादा पितृप्रेम भातृत्व दाम्पत्य कर्तव्य देशप्रेम जनवासल्य जस्ता समग्र विषयको समन्वय एवं समिष्टिभाव भाव प्रदान गरेर भानुभक्तले आदिकवि तथा नेपालको राष्ट्रिय विभूति जस्ता सम्मान पाउनु भएको छ एक सामग्री पेट भर्या एक थुक क्या त भयो अवश्य गया कुन दुष्टका खेल पर्या बन्दे बिहरूलाई मालुमा आदिकवि भानुभक्त आचार्यको दुई सौ वार्षिकी देश तथा विदेशमा भव्यतापूर्वक मनाइयो आजभन्दा दुई सय वर्ष अघि जन्मेका अर्थात् विक्रम सम्बन्ध अठार सय एकहत्तर असार उन्तिस गते पिता धनन्जी आचार्य र माता धर्मावती देवीका पुत्रको रूपमा तनहुको चुँदे रम्खामा आचार्य जन्मनु भएको थियो संस्कृत भाषाको रामायणलाई नेपालीमा ओल्था गरेर भानुभक्तले नेपाली साहित्य र भाषामा महत्त्वपूर्ण योगदान गर्नुभएको छ नेपाली भाषाको एकीकरणको सन्दर्भमा भानुभक्तले जसरी अत्यन्तै महत्त्वपूर्ण भूमिका खेल्न पुगे त्यतिको प्रभाव पार्न सक्ने स्रष्टा अहिलेसम्म अर्को देखिएको छैन साहित्यकार रामबाबु घिमिरे जतिखेर भानुभक्त आचार्यले नेपाली भाषाको क्षेत्रमा विशेषता गरेर रामायण कृतिको नेपालीमा अनुवाद गरे त्यति बेलाको हिसाबले हेर्दाखेरि अत्यन्त महत्त्वपूर्ण योगदानको रूपमा रहेको छ किनभने धार्मिक दृष्टिकोणले रामायण साहित्य राजनीतिक दृष्टिकोणले राष्ट्रिय जागरणको दृष्टिकोणले हरेक दृष्टिकोणले यसको चाहिँ र अब जतिखेर नारायण शाहले चाहिँ नै राजनीतिक रूपमा नेपालको एकीकरण गरे भने भाषिक रूपमा एकीकरण गर्नमा भानुभक्तको अतुलनीय योगदान रहेको छ त्यस हिसाबले उनको चाहिँ अरूको तुलनामा भाषाको हकमा असाध्यै कमजोर रहेको तत्कालीन अवस्थाको नेपाललाई भाषिक एकीकरण गरेर मूलधारमा ल्याउन भानुभक्तको लेखन र त्यसको प्रचार प्रसारले त्यो समयमा ठूलो परिवर्तन ल्याएको कुरा इतिहासले सगर्व उल्लेख गर्न सक्छ यो प्रक्रिया पछिल्ला पुस्ताहरूका लागि निकै प्रभावशाली माध्यम पनि बन्दै गएको देखिन्छ आदिकवि भानुभक्त आचार्यलाई विगत केही वर्षदेखि विवादमा ल्याउने अवस्था पनि सिर्जना हुँदै गएको छ उनले तत्कालीन अवस्थामा लेखेको साहित्य आजभोलि काम नलाग्ने भन्दै उनको योगदान विरुद्धमा उभिनेहरू पनि सायद उनीहरूमा चेतना नभएर होला प्रत्येक भानु जयन्तीका अवसरमा राज्यले साहित्यकारहरूप्रतिको प्रतिबद्धतामा विशेष रूपमा ध्यान दिने कुरा त गर्छ तर त्यो कार्यान्वयन भने कहिले भएको पाइँदैन स्वदेशभन्दा पनि विदेशमा असाध्यै शक्तिशाली स्रष्टाका रूपमा चिनिने आदिकविको विशेष सम्मानका लागि सरकारले अहिलेसम्म केही पनि गर्न नसक्नु सम्पूर्ण नेपालीका लागि दुर्भाग्यपूर्ण भएकोमा दुई मत पनि छैन कुनै पनि स्रष्टलाई योगदान र पहिचानका आधारमा सम्मान गर्ने परिपाटीको विकास गर्ने हो भने बल्ल त्यो स्रष्टाप्रतिको वास्तविक सम्मान हुनेछ बाँकी समाचार भारतको बोधगयामा भएको श्रृङ्खलाबद्ध बम विस्फोटपछि नेपालमा पनि बौद्ध क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ यसअघि लुम्बिनीको सुरक्षामा सशस्त्र प्रहरी मात्र खटिँदै आएकोमा बोधगयाको घटनापछि लुम्बिनी लगायतका स्थानमा सुरक्षा सतर्कता बढाएको जिल्ला प्रहरी कार्यालय भैरहवाले जनाएको छ बौद्ध धर्मावलम्बीहरूको आस्था र विश्वासको केन्द्र लुम्बिनी लगायतका क्षेत्रमा विशेष सुरक्षा टोली खटाइएको रूपन्देका प्रहरी प्रेक्षक हरिबहादुर पालले बताउनुभयो उहाँका अनुसार लुम्बिनीको विशेष सुरक्षाका लागि प्रहरी निरीक्षकको नेतृत्वमा तीसजना सुरक्षाकर्मीको टोली खटाइएको छ कति कतिपय स्थानमा सादा पोसाकका प्रहरी पनि खटाइएको र सीमा क्षेत्रमा पनि सतर्कता बढाइएको छ यस क्षेत्रका बुद्धसँग सम्बन्धित कपिलवस्तु रामग्राम लगायतका स्थानलाई उच्च सुरक्षा निगरानीमा राखेको लुम्बिनी विकास कोषले जनाएको छ लुम्बिनीमा आउने सबै पर्यटकलाई चेक जाँच गरेर मात्र प्रवेशको व्यवस्था मिलाइएको कोषले जनाएको छ घर बहाल वृद्धिको विरुद्धमा चितवनका व्यवसायहरूले आज पनि बजार बन्द गराएका छन् घर तथा जग्गा धनीले मनोमानी ढङ्गबाट शुल्क वृद्धि तथा दुर्व्यवहार गर्ने गरेको भन्दै नेपाल घर बहाल उपभोक्ता मन चितवनले बजार बन्द गराएको हो हिजोदेखि आन्दोलन सुरु गरेका व्यवसायले आफ्नो माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् घरधनीले पच्चिसदेखि एक सय पचहत्तर प्रतिशतसम्म घर बहाल कर वृद्धि गरेको भन्दै व्यवसायी आन्दोलित बनेका हुन् सरकारले निश्चित भाडादर निर्धारण गर्नुपर्ने बढेको भाडादर घटाउनु पर्ने र चितवन मावि भरतपुर अगाडि राखिएको गरिएको टेन्डर आह्वान खारेज हुनुपर्ने लगायतका माग पूरा नहुन्जेल आन्दोलन स्थगित नहुने घर बहाल उपभोक्ता मञ्चका जिल्ला अध्यक्ष प्रभात ढुङ्गानाले जानकारी जानकारी दिनुभयो अचानक जिल्लाको मुख्य व्यापारिक केन्द्र बन्द भएपछि किनमेलका लागि टाढा टाढाबाट आएका सेवाग्राही मर्कामा परेका छन् नेपाल सरकारले घर बहाल सम्बन्धी स्पष्ट नीति नबनाउँदा घरधनीले आफूसँग मन लाग्दी भाडा लिने गरेको घर बहालमा बस्नेहरूको गुनासो छ चितवनमा करिब एघार हजार घर बहाल उपभोक्ता भएको मन्सको आँकडा छ नेपाल विद्युत प्राधिकरण टाढी शाखाले विद्युत जोरीमा संलग्न अठाइस जनालाई आज पक्राउ गरी कारवाही गरेको छ प्राधिकरणका सुपरभाइजर पुरुषोत्तम बस्यालको नेतृत्वमा गएको चुहावट नियन्त्रण टोलीले भण्डारा र कठार गाविसबाट उनीहरूलाई पक्राउ गरेको हो पक्राउ पर्नेमा चौधजना महिला र चौधजना पुरुष रहेको प्राधिकरणका फोरम्यान निलप्रसाद तिमल सिन्हाले जानकारी दिनुभयो साथै चोरीको विद्युत प्रयोग गरी सञ्चालन गरेको अवस्थामा टोलीले एक थान टिभी र एक थान पानी तान्ने मोटर समेत बरामद गरेको तिमल सिन्हाले बताउनुभयो बिहान पाँच बजेदेखि नै खटिएको चुहावट नियन्त्रण टोलीमा पन्ध्रजना प्रहरी र पच्चिसजना प्राधिकरणका कर्मचारी सहभागी थिए Lions Club of Chitwan rhino सिटीले सामुदायिक विद्यालयबाट दुई हजार उनासत्तरी सालको एसएलसी परीक्षामा उत्कृष्ट अङ्क ल्याउने छात्र छात्रालाई आज सम्मान गरेको छ सामुदायिक विद्यालयतर्फबाट उत्कृष्ट अङ्क ल्याउने लक्ष्मी उच्च मावि जगतपुरबाट एसएलसी दिएका सुदन भूषाल र खैरहनी उच्च माविबाट एसएलसी दिएकी सुषमा प्रीतिलाई नगद पाँच पाँच हजारका दरले सम्मान गरेको हो कार्यक्रमका प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले उत्कृष्ट अङ्क ल्याउने छात्र छात्रालाई सम्मान प्रदान गर्नुभएको थियो छात्र भूषालले पचासी दशमलव सात पाँच प्रतिशत तथा छात्र छयासी दशमलव दुई पाँच प्रतिशत अङ्क ल्याउनु भएको थियो लायन्स क्लब अफ चितवन राइनसिटीका अध्यक्ष दीपक कुमार खनालको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा lion Ramkumar Tiwari lion Rajkumar Shrestha lion Prabhat Joshi लगायतले मन्तव्य व्यक्त गर्दै शैक्षिक सफलताको कामना गरेका थिए यसैबीच अझै लियो क्लब अफ रत्नगरको पद हस्तान्तरण गरिएको छ वर्ष दुई हजार बाह्र तेह्रका अध्यक्ष अमित गुप्ताले वर्ष दुई हजार तेह्र चौधका अध्यक्ष लोसी जोशीलाई पद हस्तान्तरण गर्नुभएको हो लियो क्लब अफ रत्नगरका संस्थापक अध्यक्ष Niraj Shrestha Lions Club of Chitwan राइनोसिटीका अध्यक्ष दीपक कुमार खनालको उपस्थितिमा पद हस्तान्तरण गरिएको थियो पूर्वी चितवनको बस्यौलीमा विपद व्यवस्थापन तथा पूर्व तयारीका लागि गाविस स्तरीय विपद व्यवस्थापन समिति गठन गरिएको छ आज भएको राजनैतिक दल विभिन्न सङ्घ संस्थाका प्रतिनिधि तथा नागरिक समाजका प्रतिनिधिहरूको एक भेलाले गाविस सचिव तेजेन्द्रनाथ लामिछानेको अध्यक्षतामा समिति गठन गरेको हो समितिमा गाविस स्तरीय राजनैतिक दल स्वास्थ्य संस्था रेडक्रस तथा सुरक्षा निकायका प्रतिनिधिहरूको सहभागिता रहेको छ त्यसै गरी भेलाले विपद व्यवस्थापनका लागि स्थानीय स्तरमा काम गर्न सूचना समन्वय खोज तथा उद्धार र राहत व्यवस्थापन उपसमिति पनि गठन गरिएको छ त्यसै गरी गाविसका नौवटै ओडाका अगुवाहरूलाई विपद परेको खण्डमा व्यवस्थापन गर्ने गरी दुई दुईजना तोकिएको छ कार्यक्रममा जिल्ला विकास समितिका सूचना अधिकृत तथा विपद व्यवस्थापन समितिका स्रोत व्यक्ति बलराम लुइटेलले विपद व्यवस्थापनको लागि गर्न सकिने काम र पूर्व तयारीका बारेमा सहजीकरण गर्नुभएको थियो कार्यक्रम गाविस सचिव तेजेन्द्रनाथ लामिछानेको अध्यक्षतामा सम्पन्न भएको थियो पहिरोले अवरुद्ध भएको नवलप्रासीको दलदले बुलिङटार सडक एक महिना बित्न लाग्दा पनि खोल्ने प्रयास भएको छैन सडक डिभिजन कार्यालय बुटवल र जिल्ला विकास समिति नवलप्रासीले सडक मर्मतमा ध्यान नदिँदा नवलप्रासीको पहाडी क्षेत्र यातायात सम्पर्क विच्छेद भएको हो यो सडकको अर्खला पाङ्रे लगायतका ठाउँमा पहिरो गएपछि सडक अवरुद्ध भएको छ नुन तेलका लागि पनि दुई दिनको बाटो हिँड्नु परेको अर्खलाका रुमबहादुर राणाले बताउनुभयो जीप मात्र सञ्चालन हुने सडक अवरुद्ध भएपछि नवलप्रासीको पहाडी भेगमा खाद्यान्न ढुवानीमा समस्या भएको छ जीप मात्र चल्ने यी सडकमा सवारी साधन नचल्दा नवलप्रासीको पहाडी भेगमा खाद्यान्न ढुवानीमा समस्या भएको हो अब पालो अर्पण जनावासको अर्पण जनावाजमा हिजो हामीले सोधेका थियौँ यस वर्ष अधिकांश आर्थिक लक्ष्य किन अपुरै भएको होला ए पूर्ण योजनाको अभाव बी भ्रष्ट देशको चाला र सी संक्रमण परिस्थिति भएर तपाईँले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ ए पूर्ण योजनाको अभाव भन्नेमा बत्तीस प्रतिशत बी भ्रष्ट देशको चाला भन्नेमा उनपचास प्रतिशत र सी संक्रमण परिस्थिति भएर भन्नेमा उन्नाइस प्रतिशत मत व्यक्त गर्ने तपाईँ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 उहाँको योगदानको कदर गर्दै यसै वर्ष प्राणलाई चर्चित दादा साहब फाल्के पुरस्कार प्रदान गरिएको थियो बिरामी भएका कारण कार्यक्रममा पुरस्कार लिन जान नसकेपछि सञ्चार मन्त्री नै उहाँको घरमा पुगेर पुरस्कार दिएका थिए तिनैपल्ट फिल्मी वेयर अवार्ड पाएका प्राणलाई सन् दुई हजारमा स्टारडक्सले भेलेन अफ द मिलेनियम घोषणा गरेको थियो भारतीय प्रधानमन्त्री मनमोहन सिंहले प्राणको निधनप्रति दुःख व्यक्त गर्दै भारतीय सिनेमाले एउटा आदर्श प्रतिभा गुमाएको बताउनु भएको छ अमेरिकाले संचार संस्था र अपराधबारे रिपोर्टिङ गर्ने पत्रकारलाई बढी सुरक्षा दिने नयाँ निर्देशिका सार्वजनिक गरेको छ न्याय विभागले समाचार संस्थाबाट कुनै पनि सूचना लिनु परे विशेष मापदण्ड प्रयोग गर्नुका साथै अधिकारलाई सुझाव दिन संचार संस्था समीक्षा समिति गठन गर्ने बताएको छ न्याय विभागले आपराधिक अनुसन्धानका लागि समाचार संस्था एपीको फोन आँकडा गोप्य रूपमा लिएको तथ्य बाहिर आएपछि यो कदम चालिएको हो एपीले सन् दुई हजार बाह्रको मे महिनाको एक समाज समाचारका सूचना नयाँ विभागले गोप्य रूपमा लिएको बताएको छ निर्देशिका सार्वजनिक गर्दै विभागका प्रमुख एरिक होल्डरले न्याय विभाग देश तथा सम्पूर्ण नागरिकका साथै प्रेस स्वतन्त्रताको रक्षाका लागि पनि उत्तिकै प्रतिबद्ध रहेको बताउनु भएको छ यो परिमार्जनले सार्थक परिवर्तन ल्याउने भन्दै उहाँले पत्रकारहरूको कामको सुनिश्चितताका लागि संसार माध्यमलाई संरक्षण गर्ने कानुन ल्याउनु पर्नेमा जोड दिनुभएको छ खेल समाचार इङ्ग्लिस फुटबल क्लब फुलेहामको समितो पाकिस्तानी मुलक अमेरिकी अर्बपति शाहिद खान लेखिनेका छन् खान प्रिमियर लिग क्लबका सैटौँ अमेरिकी मालिक हुन् कारको पाट पूर्जाका उद्यमी बैसठी वर्षीय खान अमेरिकी व्यावसायिक football team Jacksonville Jaguars पनि मालिक हुन् इजिप्टका नागरिक मोहम्मद अल फायदले खानलाई क्लबको स्वामित्व बिक्री गरेका हुन् क्लब खरिद बिक्रीको रकम नखुलाए पनि पन्ध्र करोडदेखि बिस करोड पाउन्डसम्ममा सम्झौता भएको हुन सक्ने अनुमान गरिएको छ फायदले सोह्र वर्ष क्लबको अध्यक्षका रूपमा रहन पाउनु आफ्ना लागि गर्वको कुरा भएको बताएका छन् यस्तै क्लबको नयाँ मालिक बनेका खानले वर्तमान र भावी पुस्ताका समर्थकले गर्व गर्न सक्ने गरी प्रिमियर लिगमा क्लबको व्यावहारिक र दिगो भविष्य सुनिश्चित गर्नु आफ्नो प्राथमिकता भएको बताएका छन् अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक चुनाव सफल बनाउन सबैसँग मन्त्री परिषदका अध्यक्ष रेग्मीको आग्रह चुनावबारे नेकपा माओवादी स्पष्ट भएर आउनुपर्ने ए माओवादी प्रवक्ता सापकोटाको भनाई उपचारका लागि अमेरिका जानुभएका कङ्ग्रेस सभापति कोइराला बेलुका स्वदेश फर्कने भानु जयन्ती विभिन्न कार्यक्रम गरी मनाइयो घर बहाल वृद्धिको विरुद्धमा चितवनका व्यवसायीद्वारा आज पनि बजार बन्द विद्युत चोरीमा संलग्न अठाइसजना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 नेपाल पोलिटेक्निक इन्स्टिच्युट भरतपुर चितवनको सूचना एसएलसी उत्तीर्ण गरी प्राविधिक शिक्षा अध्ययन गर्ने इच्छुक विद्यार्थीहरूलाई कृषि तर्फ आइएससी एजी इन्जिनियरिङ तर्फ electrical overseer electronic overseer civil overseer र कम्प्युटर ओभरसियर स्वास्थ्य तर्फ ल्याब टेक्निसियन हेल्थ एसिस्टेन्ट र स्टाफ नर्स स्वास्थ्यतर्फ ल्याब टेक्निसियन हेल्थ एसिस्टेन्ट र स्टाफ नर्सका साथै अठार महिने अनमी पन्ध्र महिने C M A lab assistant veterinary J T A र नापी अर्थात् अमिन विषयमा समेत भर्ना आवेदन खुल्ला गरिएको छ इच्छुक विद्यार्थीहरूले यथाशीघ्र प्रवेश परीक्षा आवेदन फारम भर्न सूचित गरिन्छ साथै प्रवेश परीक्षा तयारी कक्षा समेत सञ्चालन गरिएको समेत जानकारी गराइन्छ फारम भर्ने अन्तिम मिति दुई हजार सत्तरी श्रावण चार गतेसम्म प्रवेश परीक्षा टिएसएलसी तहको लागि दुई हजार सत्तरी श्रावण नौ गते बिहान आठ बजे डिप्लोमा तहको लागि श्रावण एघार र बाह्र गते पुनश्च एसएलसी मौका परीक्षा दिने विद्यार्थीहरूले समेत फारम भर्न सक्नेछन् थप जानकारीका लागि Nepal polytechnic institute Bharatpur Chitwan phone शून्य छपन्न पाँच चौबिस एक सय एकसठी पाँच चौबिस नौ सय छयासी पाँच बहत्तर चार सय सत्र नोटिस बोर्ड नम्बर सोह्र अठार शून्य पाँच पैँसठी चौबिस एक सय एकसठी मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास साठी सात सय अडसठी प्राविधिक शिक्षा आजको आवश्यकता बच्चाको बिमा गर्दा अभिभावकको सित्तैमा होइन बाबु कहाँ हो बच्चाको बिमा गर्दा अभिभावकको सित्तैमा बिमा हुने उइके त भाउजू देशकै ठुलो बिमा कम्पनी नेसनल लाइफ इन्सुरेन्समा मैले त बाल अमृत बिमा लेखबाट मेरो छ महिनाको छोराको बिमा गरी आफू र छोराको भविष्य सुरक्षित पारिसके अनि बाबु अरू के के सुविधा रहेछन् त सुन्नुहोस् भाउजू